रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्जको मुक्तक सम्बन्धी एकमात्र कार्यक्रम मुक्तक मालामा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न सधैँ चाहिँ उपस्थित भइसकेको छु म मदन भण्डारी प्रविधि संयोजनमा रमेश तिवारीजी हुनुहुन्छ आज पनि सँगै अच्युत सुवेदीजी पनि हुनुहुन्छ दिनभरि उकालो ओह्रालो कति घात सङ्घात पर्छ दिनभरि उकालो ओह्रालो कति घात सङ्घात पर्छ कतै खुर्की कतै वाह वा कतै गुस्सा लात पर्छ बाँच्नै पर्छ मन नलागे नलागे हामीले हाँस्नै पर्छ जिउनलाई एकान्त चाहिन्छ त्यसैले सधैँ यहाँ रात पर्छ जिउनलाई एकान्त चाहिन्छ त्यसैले सधैँ यहाँ रात पर्छ वरिष्ठ कवि तथा गीतकार हरिभक्त कटवालजीका यिनी कसिला मुक्त अरबसँगै आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु हल्का हल्का श्रोता कार्यक्रम मुक्तकमाला सञ्चालनको एक वर्ष पुगेको अवसरमा गत हप्ता हामीले एउटा विशेष कार्यक्रम तपाईँ समक्ष राख्यौँ आज त्यही कार्यक्रमलाई निरन्तरता दिनेछु केही वरिष्ठ मुक्तक लेखक साहित्यकारहरूसँग कुराकानी गर्नेछु तपाईँहरूले नै फेसबुक पेजमा दिनुभएका प्रतिक्रिया जस्ताको त्यस्तै राख्नेछु र केही प्रतिक्रिया श्रोताकै आवाजमा राख्नेछु केही समय अघि मैले मोबाइल नम्बर दिएको थिएँ नि हजुर त्यही मोबाइल नम्बरमा मेसेज पठाउनुहुने मुक्तक मनहरूको आवाज राख्नेछु श्रोता म भने फेसबुक पेजमा तपाईँले दिनुभएको प्रतिक्रिया अब लिँदैछु प्रविधि संयोजनका मित्र टेलिफोन सम्पर्कमा आफ्ना औँला दौडाउन सुरु गरिसक्नु भएको छ कार्यक्रम मुक्तक मालाको बारेमा देवराज भान्तनाजी यसो भन्नुहुन्छ मलाई त मन परेकै छ त्यो सुमधुर स्वर अनि वाचन गर्ने कला खै के भन्नु प्रगतिको शुभकामना सबैको मन जित्न सफल रहोस् तपाईँलाई धेरै धेरै धन्यवाद भण्डारी दाई भन्नुहुन्छ प्रस्तुति शैली निकै मनपर्छ तपाईँको आगामी प्रस्तुति झनै राम्रो होस् शुभकामना सम्पूर्ण कार्यक्रम युनिटलाई भण्डारी दाईलाई पनि धेरै धेरै धन्यवाद बाबु सुशान्त वियोगजी भन्नुहुन्छ मलाई त दामी लाग्छ है मदन दादा त्यस्तै सत्यनारायण दहीजी कार्यक्रम मुक्तक मालाको बारेमा भन्नुहुन्छ कार्यक्रम एकदम राम्रो छ आगामी दिनहरूमा पनि यसै गरी सबैको मन जित्दै जाओस् धेरै धेरै शुभकामना तपाईँलाई पनि धन्यवाद त्यस्तै उदास कार्कीजी भन्नुहुन्छ गला र कलाका धनी मदन भण्डारी प्रगतिको शुभकामना धन्यवाद हजुरलाई मुस्कान जितु भन्नुहुन्छ राम्रो छ कार्यक्रम देविका योङहाङ भन्नुहुन्छ अहिलेसम्म त राम्रो भइरहेको छ आदरणीय श्रोता मुक्तक मालाको फेसबुक पेजमा आएको प्रतिक्रिया जस्ताको तस्तै अहिले म लिइरहेको छु त्यस्तै कुन्दन गौतमजी भन्नुहुन्छ कार्यक्रम मुक्तक मालाको बारेमा अहिलेलाई सबै ठिकठाक छ केही भए म त भनिहाल्छु जहिले पनि हजुर पक्कै तपाईँलाई स्वागत छ गङ्गा पौडेलजी भन्नुहुन्छ कार्यक्रम एकदम राम्रो छ भाइ आगामी दिनहरूमा पनि यसै गरी सबैको मन जित्दै जाओस् शुभकामना छ धन्यवाद हजुरलाई त्यस्तै नवीन आचार्यजी भन्नुहुन्छ सुझाव भन्दा पनि मलाई शुभकामना दिन मन लाग्यो मुक्तकमालाको प्रगति देखेर उहाँले शुभकामना मुक्तकबाटै दिनुभएको छ जुन मुक्तक अबको क्रममा राख्दैछु साहित्यको बीच छर्दै हाँसिरहोस् मुक्तकमाला साहित्यको बीच छर्दै हाँसिरहोस् मुक्तकमाला सबैसँग प्रितको साइनु गाँसिरहोस् मुक्तकमाला जुनी जुनी सबैको मन लोभ्या हुँदै यसै गरी मदनजीको आवाजमा बाँचिरहोस् मुक्तकमाला मदनजीको आवाजमा बाँचिरहोस् मुक्तकमाला नवीन आचार्यजीलाई पनि यो मिठो मुक्त खरब सहितको शुभकामनाको लागि धेरै धेरै धन्यवाद हामी अन्य प्रतिक्रियालाई जोड्दै जानेछौँ अहिले तपाईँ कार्यक्रम मुक्तक मालाको विशेष अङ्क सुन्दै हुनुहुन्छ श्रोता त्यस्तै हाम्रो टेलिफोन सम्पर्कमा नेपाली मुक्तक साहित्यका लेखक विश्लेषक अनुसन्धाता बादल घिम्रेजी हुनुहुन्छ बादलजी नमस्कार कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई नमस्ते धन्यवाद कार्यक्रम मुक्तक माला सञ्चालनको एक वर्ष पुगेको छ तपाईँलाई कार्यक्रम मुक्तक माला कस्तो लाग्छ म चाहिँ काठमाडौँ छु विशेष र मैले यो कार्यक्रम रेडियोबाट अहिलेसम्म सुनेको छैन र मदनजी तपाईँले कहिलेकाहीँ मलाई अनलाइनमा यसको लिङ्क राखिदिनु भएको छ म कहिलेकाहीँ मात्रै एक दुई पटक मात्रै सुनेको छु र जति समय म सुने अत्यन्तै राम्रो सुन्दर शब्द लाग्यो एउटा प्रश्न राख्नेछु तपाईँलाई दुईवटा मुक्तक हामी सुन्नेछौँ तपाईँकै आवाजमा केही समय अघि समकालीन नेपाली मुक्तक निकाल्नु भएको थियो तपाईँले जति प्रशंसा गरे पनि कम हुन्छ यस कृतिको बारेमा जसले समकालीन नेपाली मुक्तक कृतिको बारेमा बुझ्नु भएको छैन हात पार्नु भएको छैन उहाँहरूलाई यस कृतिको बारेमा थप प्रश्न पारिदिनुहोस् न समकालीन नेपाली मुक्तक नेपाली मुक्तको इतिहास रूप परम्परा र चालिसजना चर्चित मुक्तकारहरूका ती तिनवटा मुक्तक सङ्ग्रहित एउटा सङ्ग्रह हो जुन सङ्ग्रहलाई कृष्ण प्रसाद प्राजुली वरिष्ठ साहित्यकार कृष्ण प्रसाद प्राजुली रत्न थापा लगायतका संस्थाहरूले यो नेपाली मुक्त साहित्यको एउटा मानक ग्रन्थ हो भनेर उहाँहरूले विश्लेषण गरिनु भएको छ यसको अर्थ नेपाली मुक्तकको इतिहास रूप परम्परा र भेद पत्ता लगाउनको लागि जान्नको लागि हामीले यो किताब चाहिँ पढ्नै पर्ने हुन्छ जस्तो मलाई लाग्छ यो किताबभित्र शक्ति बल्लभ अर्जालदेखिबाट माध्यमिक कालीन कविहरू जो मुक्तक लेख्दै आउनुभयो यसै गरी आधुनिक कालीन कविहरू जो मुक्तक लेख्दै आउनुभयो उहाँहरूको पनि अत्यन्तै सुन्दर र श्रेष्ठ र शालीन मुक्तकहरू समावेश गरिएको छ हजुर पक्कै पनि कृति मैले पनि पढेँ निकै गजब लाग्यो मलाई पनि बादल घिम्रेजीले मुक्तक लेख्नुभयो मुक्तकको थप अनुसन्धानमा समय खर्चिरहनु भएको छ अहिले मेरो हातमा रूपक डोटेलजीले गाउनुभएको शीतल कादम्बिनीले लेख्नुभएको तपाईँले नै सङ्गीत भर्नुभएको गीत छ सङ्गीततर्फको झुकाव चाहिँ कसरी भयो विशेष म मेरो जन्मघर स्याङ्गा हो र तपाईँलाई थाहै छ स्याङ्गा गीत सङ्गीतको भूमिका लागि अत्यन्त उर्वर भूमि छ र रूपकजीको कुरा गर्दा मेरो गाउँको मेरो आफ्नै ठाउँको मान्छे हुनुहुन्छ उहाँ रूपकको खास सङ्गत पनि भनौँ र सानैदेखि गीत सङ्गीतमा झुका भएको कारणले म जब काठमाडौँ आएँ ललित कलामा चाहिँ केही समय सङ्गीत पढेँ र गीत सङ्गीत साहित्य एउटै जीवनको एउटै पाटो भएको कारणले पनि म सङ्गीततिर चाहिँ आकर्षित भएको हुँ तपाईँकै आवाजमा हामी दुईवटा मुक्तक सुन्नेछौँ अब सर्वप्रथम त यो पूर्व भूमिमा तपाईँको रेडियोलेबाट मेरो आवाज पुर्याउने सम्पूर्ण श्रोताहरूमा म हार्दिक आभार व्यक्त गर्न चाहन्छु र विशेष म दुईवटा मुक्तक वाचन गर्न चाहन्छु जुन मेरा दुईवटा मुक्तकहरू प्रेमसँग सम्बन्धित मुक्तकहरू छन् हजुर हुन्छ म कसको नजरमा गिद्नुपर्छ म कसको नजरमा गिर्नुपर्छ कि या त मुसाफिर बनेर फिर्नुपर्छ तिमीलाई मन पराएको पनि शुल्क लाग्छ भने बस तिमीलाई मन पराएको पनि शुल्क लाग्छ भने भन मैले अहिलेसम्मको कति पैसा तिर्नुपर्छ मैले अहिलेसम्मको कति पैसा तिर्नुपर्छ अर्को मुक्त सुन्नेछु अर्को मैले रुमाल किनेको व्यर्थै हुनेछ तिमी रुँदै रुदिनौ भने मैले रुमाल किनेको व्यर्थै हुनेछ तिमी रुँदै रुदिनौ भने मैले प्रेम गरेको व्यर्थै हुनेछ मलाई छुँदै छुँदिनौ भने तिमी छौ म छु र पो छन् हाम्रा आगामी सपनाहरू तिमी छौ म छु र पो छन् हाम्रा आगामी सपनाहरू मैले बाँचुको जिन्दगी व्यर्थै हुनेछ तिमी हुँदै हुँदिनौ भने बादलजी कार्यक्रमलाई समय दिनुभयो आफ्नो अमूल्य समय हामीलाई उपलब्ध गराइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद यहाँलाई पनि धेरै धेरै धन्यवाद र रेडियो सुन्ने सम्पूर्ण श्रोताहरूलाई हार्दिक हार्दिक धन्यवाद उहाँ हुनुहुन्थ्यो बादल घिम्रेजी अहिले पनि बादलजीले नै सङ्गीत भर्नुभएको रूपक डोटेलजीले गाउनुभएको अनि शीतल कादम्बिनीजीले भएको यो गजल एफएम दुनियाँमै पहिलो पटक प्रस्तुत गर्दैछु मिजोर बिजोर थिएँ अब जोर भए म बिजोर थिएँ अब जोर भए अति सज्जन थे दिल चोर भए अति सज्जन थे दिल चोर दिल चोर भए पगली सके बिजोर थिएँ अब जोर भए म बिजोर थिएँ अब जोर भए अति सजन थिए दिल चोर भए अति सजन थिए दिल चोर दिल चोर सजन थे दिल चोर भए अति सजन थे दिल चोर दिल चोर भए श्रोता रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्जमा कार्यक्रम मुक्तक मालाको विशेष अङ्क तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सुन्न छुटाउनु भयो यदि भने मुक्तक मालाको फेसबुक पेज फेसबुकमै मदन भण्डारी सर्च गरेर मेरो प्रोफाइल अनु धामीजीको blog UNADHMI Yuna Dhami dot blog spot dot com त्यस्तै रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog spot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी आफूले चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ आज म कार्यक्रम मुक्तकमालाको यो विशेष अङ्कमा केही अतिथिहरूसँग कुराकानी गरिरहेको छु भने तपाईँकै प्रतिक्रिया जोडिरहेको छु अहिलेलाई भने फेसबुक पेजमा तपाईँले मुक्तकमालाको बारेमा राख्नुभएको प्रतिक्रियालाई नै लिँदैछु शिव सुवेदीजी यसो भन्नुहुन्छ कार्यक्रम मुक्तकमालाको बारेमा बाह्र मासे फुल जस्तै फुलिरहनु मुक्तकमाला बाह्रमासे फुल जस्तै फुलिरहनु मुक्तकमाला धानका बाला सँगसँगै झुलिरहनु मुक्तकमाला दुःख सुख परदेशीको कलम पनि बोलिदिन्छौ स्वदेश परदेशको मनमा डुलिरहनु मुक्तकमाला स्वदेश परदेशको मनमा डुलिरहनु मुक्तकमाला यो मिठो मुक्तकसँगै शिव सुवेदीजी यसो भन्नुहुन्छ लाखौँ स्वदेश तथा विदेशका श्रोताको मन जित्न सफल कार्यक्रम मुक्तक मालाको यो विशेष प्रस्तुतिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा म शिव सुवेदीको न्यानो अभिवादन झापाली माटोमा एक बेग्लै पहिचान बोकेर हरेक सिजन रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हार्ज र कार्यक्रम प्रस्तुता मदन भण्डारी अतुलनीय भन्दा फक्कै फरक नपर्ला स्वदेश तथा विदेशमा रहनुभएका आम नव तथा अग्रज सर्जकहरूको एउटा सुन्दर माला उन्न सफल भइसकेको छ लाखौं श्रोताको मन मस्तिष्कमा बास बस्न सफल मुक्तकमाला कार्यक्रम आजको यो दिनसम्म सफलतापूर्वक सफलताका खुड्किलाहरू विभिन्न आरोह अवरोहसँगै पार गरिसकेको छ मुक्तकमालाले नवसर्जकहरूलाई धेरै उत्प्रेरणा दिएको छ समग्रमा बोल्नुपर्दा म आफूलाई पनि मुक्तक लेखनमा प्रेरणा जगाएको छ मुक्तकमालाले अन्त्यमा रेडियो भिजन मुक्तकमाला प्रस्तोता मदन भण्डारी टिका पोखरेल र रमेश तिवारीजीलाई पनि लाखौं लाख सहित, यसै गरी आगामी दिनहरूमा पनि यो यात्रा निरन्तरताको कामना गर्दै बिदा माग्छु जय मुक्तक तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै कार्यक्रम मुक्तक मालाको बारेमा जीएम दिपु दिपेन्द्रजी भन्नुहुन्छ तपाईँको प्रस्तुतिकरण ज्यादै राम्रो लाग्छ कार्यक्रम पनि औधी मनपर्छ आलोचना गर्ने ठाउँ त छँदै छैनन् तर पनि मेरो विचारमा कार्यक्रमलाई अझ धेरै सफल र मनसुने बनाउन केही पक्षहरू सुधार गर्न सकिन्छ कि जस्तो कि सबैलाई समेट्ने हिसाबले कार्यक्रममा मुक्तक प्रसारण गर्नुहोला एउटै साथीहरूको लगातार हप्तामा मुक्तक वाचन गर्दा नयाँ साथीहरूले मुक्तको पालो पाउने नपाउने कुरामा ख्याल गर्नुहोला मुक्तक लेख्न चाहने साथीहरूलाई सहयोग पुर्याउनको लागि कार्यक्रममा बेला बेला मुक्तक लेखनबारे जानकारी दिनुहोला र सवाल जवाब श्रृङ्खलाले कार्यक्रमको एकदमै शोभा बढाएको छ सकेसम्म एक कार्यक्रमको श्रृङ्खलामा दुई जोडी सवाल जवाब मुक्तक राख्ने प्रयास गर्नुहोला धन्यवाद जीएम दिपु दिपेन्द्रजीलाई धेरै धेरै धन्यवाद तपाईँले दिनुभएको सल्लाह सुझावलाई हामी पक्कै मनन गर्नेछौँ जीएम दिपु दिपेन्द्रजीलाई नै सहमति जनाउँदै तेजेन्द्र विवशी भन्नुहुन्छ म जीएम दिपु दिपेन्द्रजीको प्रतिक्रियाप्रति पुनः सहमति जनाउँदै यति मात्र भन्छु कि मदन दाजुको वाचन गर्ने त्यो आवाज अझै खारिँदै जाओस् सम्पूर्ण श्रोताको मन लोभ्याओस् र मुक्तक माला कार्यक्रमले सफलताको शिखर छुमोस् लाखौँ लाख शुभकामना छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद अहिले तपाईँ कार्यक्रम मुक्तक मालाको विशेष अङ्क सुन्दै हुनुहुन्छ श्रोता अहिले हाम्रो टेलिफोन सम्पर्कमा भवानी छेत्रीजी हुनुहुन्छ उहाँको सुनामी कविता सङ्ग्रह दुई हजार चालिस सालमा उजेलीहरू कथा सङ्ग्रह दुई हजार साठी सालमा र साझा प्रकाशनबाट आमाहरू निबन्ध सङ्ग्रह दुई हजार अडसट्ठी सालमा प्रकाशित भइसकेको छ उहाँसँगै छोटो कुराकानी गर्नेछु अब दिदी नमस्कार कार्यक्रम मुक्तकमालामा स्वागत छ तपाईँलाई धन्यवाद नमस्ते भाइ कार्यक्रम मुक्तकमाला सुन्दै आइरहनु भएको छ कार्यक्रम सञ्चालनको एक वर्ष पुरा भएको छ कस्तो लाग्छ तपाईँलाई कार्यक्रम मुक्तकमाला कार्यक्रम मुक्तकमाला राम्रो लाग्छ अब रेगुलर सुन्न पाएको छैन जति सुनेको छु अहिलेसम्म सुनेकोमा मलाई राम्रै लागेछ मुक्तक साहित्यको चटनी पूर्वतिर मुक्तकको लहर त्यति नआएको हो जति अन्य साहित्यिक विधाहरूको छ हो हो यो पहिला पहिला मुक्तक भनेर हामीलाई त्यति थाहा थिएन त्यति प्रचलनमा थिएन एक्का एक्का दुई धेरै अगाडि मैले एउटा मुक्तक लेखेको थिएँ धेरै अगाडि हजुर हजुर त्यो चाहिँ वास्तवमा मुक्तक होइन लेख्दा लेख्दै मुक्तक भएको हो र त्यति बेला चाहिँ यो चाहिँ तपाईँको मुक्तक भयो भनेर मलाई विजय सुब्बाले त्यो करेक्सन गरिदिनु भएको थियो सुनामीमा आएको छ तपाईँले सुनामी मेरो चालिस साल भन्नुभयो भएको सन्ताउन्न सालको हो सुनामी हजुर हजुर कविता सङ्ग्रह अनि यो वास्तवमा तपाईँले भन्नुभयो चटनी भनेर वास्तवमा चटनी नै हो रहेछ कि यो लहर चाहिँ मुक्तको लहर चाहिँ पूर्वतिर भर्खर भर्खरै आएको हो यसरी कुनै एफएममा चाहिँ तपाईँको रेगुलर यसरी चलेको पनि थिएन यो प्रचार प्रसारको पनि अलिक अभावै होला मुक्तक लेखनमै कमी होला अगाडि बढ्दो इन्टरनेट संसार जस्तै फेसबुक ट्विटरले नेपाली साहित्यलाई कुन दिशातर्फ लिएर जाँदैछ जस्तो लाग्छ तपाईँलाई अब दिशा यही दिशा भनेर उसको विचारकै हिसाबले भन्नुभन्दा पनि एउटा नयाँ पिँढीलाई अब यो ऊर्जाका रूपमा त्यही काम गरिराखेको यो यी सञ्चार माध्यमहरूले फेसबुक सञ्चारले भनौँ न ऊर्जाकै रूपमा चाहिँ काम गरिराखेको अब तपाईँको संसारै साँगुरिएको बेला यति बेला अब संसार पहिला चाहिँ विशाल थियो अहिले संसार एकदमै सानो भएर आएको बेला साहित्यमा पनि लामा लामा ठुला ठुला कथाहरू ठुला ठुला लेखहरू भन्दाखेरि छोटो सानो तत्त थोरैमा धेरै बुझिने यो चाहिँ अहिलेको अब यो व्यस्त मान्छेहरूको चाहना यो हो जस्तो मलाई लाग्छ र यसलाई समातेर तपाईँले यो मुक्तकमालामा लिएर जानुभएको छ यसले यो साहित्यकारहरूलाई नयाँ पिँढीलाई अझ भनौँ नयाँ पिँढीलाई नयाँ लेख्न सुरु गर्नेहरूलाई चाहिँ एकदमै ऊर्जाको काम गरेको छ भन्ने मलाई लागेको छ दिदी अब भने हामी तपाईँकै आवाजमा दुईवटा मुक्त सुन्नेछौँ सुनाइदिनुहोस् न ल म यस्तो धेरै मुक्तक लेख्ने मान्छे चाहिँ होइन म थोरै लेख्छु लेख्छु थोरैमा मैले लेखेका मध्येबाट म दुईवटा मुक्तक तपाईँलाई सुनाउँछु यो चाहिँ पत्रकार महासङ्घको चुनाव तागा लेखेको हो हजुर हजुर कहिले नबोल्नेहरू मन खोलेर बोल्दा रहेछन् एकै आँटका झैँ अपनत्वको पोको खोल्दा रहेछन् तिन सय पैँसठी दिनै चुनाव भइदिए पनि हुने नि किनकि यही बेलामा त स्वरमा अमृत घोल्दा रहेछन् र अर्को चाहिँ मुक्तक एकजना आमा बुढी आमा जसले चाहिँ हरेक हन्डर र ठक्कर खाकी छन् है तिनकै यसमा लेख्छौँ आफ्नो छेउ आउनेको विरोध गरिनौ आफ्नो मन दुखाउनेको प्रतिरोध गरिनौ साँचो अर्थमा भगवान् त तिमी भयौ जो आउन जाउन प्रतिरोध गरिनौ तपाईँको अमूल्य समय थोरै हामीलाई दिनुभयो कार्यक्रमलाई दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद ल भाइ तपाईँलाई पनि धन्यवाद र शुभकामना अब फैलियोस् फस्टाओस् एकदम तपाईँको यो कार्यक्रम चाहिँ एक चर्चित भएर जाओस् शुभकामना मेरो धेरै धेरै धन्यवाद हजुरलाई उहाँ हुनुहुन्थ्यो भवानी छेत्रीजी कार्यक्रम मुक्तकमाला सञ्चालनको एक वर्ष पुगेको अवसरमा एउटा विशेष कार्यक्रम हामी राखिरहेका छौँ अतिथिहरूसँगको विशेष कुराकानी त छँदैछ सँगै प्रतिक्रिया जोडिरहेको छु कार्यक्रम मुक्तकमालाको बारेमा विमल श्रेष्ठजी भन्नुहुन्छ जसरी यो मुक्तक कार्यक्रमले नयाँ र भर्खर उदाउँदा मुक्तक मनहरूलाई प्राथमिकताको साथ अघि बढिरहेको छ यसरी नै आगामी दिनहरूमा पनि नयाँ अनुहारहरूलाई प्राथमिकता दिँदै जाओस् अझै धेरै मुक्तक मनहरू जन्माउँदै जाओस् साथै एकपछि दुई र दुईपछि सय र हजार हुँदै लाखौं श्रोताको मन चित्न सफल रहोस् यो कार्यक्रम र साथमा हजुरको सुनिरहौं जस्तो लाग्ने मधुर स्वर सफलताको हार्दिक मंगलमय शुभकामना प्रगतिको पाइला चुलिरहोस् यही छ मेरो कामना विमल श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद त्यस्तै युवराज बस्नेत भन्नुहुन्छ एकदमै राम्रो लाग्छ कार्यक्रमलाई चाहिँ मदनजीको मुक्तक वाचन गर्ने शैलीमा झनै मिठास पाइन्छ जति सुनियो सुनिरहँ जस्तो लाग्छ सवाल जवाफ अङ्कले सुनमा सुगन्ध थपिदिएको छ कार्यक्रम मेरो नजरले चाहिँ त्यस्तो कुनै सल्लाह सुझाव दिनुपर्ने ठाउँ देखिन निरन्तर प्रगतिको कामना मदनजीको आवाजमा मुक्तकहरू यसै गरी आगामी दिनहरूमा पनि सुन्न पाइयोस् धेरै धेरै धन्यवाद तपाईँलाई पनि त्यस्तै टिएन मुखियाजी भन्नुहुन्छ कार्यक्रम मुक्तक माला पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेकोमा धेरै धेरै शुभकामना मुक्तक मालाले धेरै धेरै वर्ष पार गर्दै जाओस् लाखौं लाख मुक्तक मनहरूको ढुकढुकी बन्न सफल होस् कार्यक्रम मुक्तक मालालाई उत्तरोत्तर प्रगतिको धेरै धेरै शुभकामना टिएनजीलाई पनि धन्यवाद त्यस्तै देवेन्द्र भण्डारीजी भन्नुहुन्छ एउटा सानो अनुरोध मुक्तकमाला परिवारलाई तपाईँहरूको यो कार्यक्रमको रेकर्ड सोमबार बिहान पोस्ट गरिदिनु भए हामी जस्ता डाउनलोड गरेर सुन्ने श्रोताले चाँडो सुन्न पाउने थियौँ कि किनकि सधैँ आतुर छौँ यो कार्यक्रम सुन्न देवेन्द्रजी कार्यक्रम मुक्तकमालाको पुनः प्रसारण सोमबार दिनको दुई तिस बजे हुने गर्छ तत्पश्चात मात्रै हामी यो कार्यक्रमलाई फेसबुकका भित्ताहरूमा राख्नेछौँ तपाईँलाई पनि धेरै धेरै धन्यवाद त्यस्तै टेन्सन ब्रो लेखु तामाङ कार्यक्रम मुक्तक मालाको बारेमा यसो भन्नुहुन्छ नमस्कार म टेन्सन ब्रो लेखु तामाङ कार्यक्रम एकदमै राम्रो छ झन् भन्नुभन्दा मदनजीको मुक्तक वाचन गर्ने शैली अति नै मिठास छ पहिलो वर्षमा जति पनि श्रोताहरूको मन जित्न सफल हुनुभयो आगामी दिनमा योभन्दा पनि बढी मन जित्न सफल होस् पनि लाखौँ लाख शुभकामना छ मेरो एउटा सानो गुनासो पोखेको छु झर्को नमानी पढिदिनुहोला हुन त मुक्तक प्रेमीहरूले धेरै नै मुक्तक पोस्ट गर्नुहुन्छ कार्यक्रममा तर पनि सञ्चालक दादा हप्ताको एकचोटि आउने हुँदा एकजना साथीको मुक्तक एउटा मात्र वाचन गर्नुहोला किनकि एउटा साथीको दुई तिनवटा मुक्तक वाचन गर्नुहुँदा जम्मा सत्र अठारजनाको मुक्तक मात्र वाचन गर्नुहुन्छ एकजनाको एउटा मात्रै मुक्तक वाचन गर्नुभयो भने अझ धेरै मुक्तक लेख्ने सास जागेर आउँछ सो अन्त्यमा फेरि पनि शुभकामना छ मुक्तक मालालाई दोस्रो वर्षमा प्रवेश गरेकोमा धेरै धेरै धन्यवाद टेन्सन ब्रो लेखु तामाङजी तपाईँले दिनुभएको यो सुझावलाई हामी पक्कै मनन गर्नेछौँ फेसबुक पेजमा तपाईँले राख्नुभएको प्रतिक्रिया लिने क्रम यति मात्रै अहिले तपाईँ कार्यक्रम मुक्तक मालाको विशेष अङ्क सुन्दै हुनुहुन्छ श्रोता अहिले हाम्रो टेलिफोन सम्पर्कमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेजी हुनुहुन्छ मुक्तक निकै मिठो कसिलो गतलाग्दो लेख्नुहुन्छ राम सर नमस्कार कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई धन्यवाद कार्यक्रम मुक्तक माला सञ्चालनको एक वर्ष पुगेको अवसरमा थोरै खुसी तपाईँसँग पनि बाँड्न चाह्यौँ हामीले हजुर यो मलाई पनि यसरी सम्झेर यो हाम्रो मुक्तक मालाको यो वार्षिक उत्सव सन्दर्भमा सम्झाउनु भएकोमा धेरै धेरै धन्यवाद अनि अर्को कुरा यो एउटा हाम्रो मुसोमालाको वार्षिक सन्दर्भमा आफूलाई पार्टिसिपेट गर्न पाउनु मलाई साह्रै खुसी लागेको छ र सबभन्दा पहिले म यो मुक्तक मालाको उत्तरोत्तर प्रगति र यो माला कहिले नवेलाउने हाम्रो के भन्छ नि हाम्रो तिहारमा पनि जुन एउटा फुलको माला जस्तै यो चाहिँ सधैँ चाहिँ कहिले नहोला त्यही शुभकामना दिन चाहन्छु र धेरै धेरै शुभकामना हजुर धेरै धेरै धन्यवाद सर थोरै छोटो कुराकानी गर्नेछौँ हामी तपाईँकै आवाजमा मुक्तक पनि सुन्नेछौँ नेपाल मुक्तक प्रतिष्ठानले मुक्तकको विकासको लागि के कस्ता योजनाहरू बनाएको छ सर अहिले मुक्तकको विकासको लागि सन्दर्भ भन्दाखेरि सबभन्दा हामीलाई त चित्त दुखेको त पहिलो मुक्तकको परिभाषा नै जुन नथालिङ्ग गरिएको त्यो थियो त्यसपछि नै हामी जुर्मुर आएका हौँ यस्तो हुनु हुँदैन भनेर र जब प्रतिष्ठानको उ गरेपछि खडा भइसकेपछि यसको आगामी कार्यक्रमतिर भन्नुहुन्छ भने हाम्रो उद्देश्य चाहिँ सबभन्दा पहिले त एउटा हामीले पोखरा घोषणा पत्र मुक्तक के अरे यो रचना विधान बारे एउटा कार्यशाला गोष्ठी गरेर यो गऱ्यौँ के अरे पोखरामा तिन दिने कार्य कार्यशालाबाट चाहिँ अब मुक्त लथालिङ्ग होइन मुक्तको आफ्नो मापन आफ्नो रूप छ चार पङ्क्तिमै जान्छौँ भनेर र र एउटा काम त्यो गरियो र एउटा के भने त्यसमा के भने अब अगाडिको लागि कुनै अगाडिको पुस्तालाई कन्फ्युजन नहोस् भन्ने किसिमको हाम्रो उ थियो र त्यो मान्यताले हामी अघि बढ्यौँ र त्यो मलाई लाग्छ पोखरा घोषणा चाहिँ एउटा मुक्तको आफ्नो रूप र मापनमा यसले एउटा स्पष्टता ल्याएको छ हजुर र रह्यो कुरा अगाडिको कार्यक्रमको सन्दर्भमा र अगाडि चाहिँ मुक्तकको जुन यो व्यापकता छ यसको श्रीवृद्धि छ यसमा लाग्नु नै हाम्रो उद्देश्य हो र पहिलो चाहिँ हामीले राष्ट्रिय स्तरमा भन्नाले आन्तरिक चाहिँ विभिन्न जति पनि सक्रिय संस्थाहरू छन् साहित्यिक पाठमा र खास गरी मुक्तकमा उहाँहरूसित एउटा समन्वय गरेर मुक्तकको अझै व्यापक विस्तार र यो गर्ने चाहिँ एउटा एउटा त्यो योजना छ त्यसमा हामी सायद पछि एउटा देशव्यापी एउटा दौडा जस्तो एउटा एउटा चाहिँ कार्यक्रमको एउटा चाहिँ एउटा त्यो त्यसको छ र राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रतिनिधि सङ्घ संस्थाहरू खडा गर्ने र उहाँहरूसित चाहिँ भइरहेको संस्थाहरूसित समन्वय गरेर अझ मुक्तको व्यापकतातिर हामी लाग्नेछौँ र अर्को चाहिँ त्रैमासिक रूपमा काठमाडौँमा चाहिँ त्रैमासिक रूपमा हामीले यो मुक्तक एउटा सेलेक्टेड एउटा चाहिँ खालको चाहिँ एउटा कार्यक्रम थिएटरसँग हाम्रो आशिष मल्लजी उहाँसँग हाम्रो एउटा औपचारिक कुरा पनि भइसकेको छ हरेक तिन महिनामा चाहिँ हाम्रो राम्रा मुक्तकारहरूको मुक्तक भाषणको कार्यक्रम हरेक तिन तिन महिनामा वर्षको चारचोटि त्यो कार्यक्रम छ र त्यस्तै प्रकारले वर्षको एकचोटि एउटा सेलेक्टेड मुक्तकको एउटा त्यो प्रकाशनको एउटा उचाइ राखेका छौँ र मुक्तकलाई फेरि अङ्ग्रेजीमा पनि किनभने व्यापकतामा चाहिँ अङ्ग्रेजी साहित्यमा चाहिँ ट्रान्सलेसन गरेर यसलाई चाहिँ रूपान्तरण गरेर अलिकति विश्वव्यापकीकरणतिर जान सकिन्छ भने त्यसमा पनि हामी अहिले होमवर्कमा लागिरहेका छौँ त्यस कारणले मुक्तकको व्यापकीकरण नै हाम्रो एउटा उद्देश्य हो धेरै खुसी लाग्यो सर साहित्यमा अन्य थुप्रै विधाहरू छन् तर तपाईँको मुक्तक प्रतिको माया मुक्तक प्रतिको आत्मीयता साँच्चै लोभ लाग्दछ मुक्तकभित्र के छ र यदि धेरै तपाईँलाई यो विधाले खिचिरहेको भएको छ सर मुक्तक मलाई सबैभन्दा हुँदैन साहित्यिकमा त आज इमान्दारी साथ हामीले हेऱ्यौँ सोचौँ यथार्थ पनि हो सबैभन्दा रुचाइएको सबैभन्दा बढीले कुनै पनि स्रष्टाले मुक्तक विधामा नछोएको नलेखेको कोही पनि छैन किनभने यसको एउटा आकर्षण नै यो सानो भइकन रसिलो पोटिलो र चोटिलो यही नै मुक्तकको विशेषता हो म त अझ के भन्छु भने नेपालको हरेक क्रान्तिमा एउटा चाहिँ परिवर्तनमा तपाईँ छत्तिस सालको कुरा गर्नुहुन्छ कि त्रिसठी सालको कुरा गर्नुहुन्छ कि तपाईँको छ्यालिस सालको आन्दोलनको कुरा हुन्छ कहाँ चाहिँ यसको योगदान भएन अरू साहित्यिक विधाहरूमा भन्नाले यति मिठो एउटा विधा चाहिँ अरू विधा त ठिक छ आफ्नो आफ्नो हरेकको आफ्नो आफ्नो छ आख्यानको आफ्नो महत्त्व छ नोभेल यो निबन्ध सबैको तर मुक्तकमा मैले के छोटोमा मान्छेलाई सम्प्रेषण त्यहाँ जुन छ मान्छेले एकचोटि सुनिसकेपछि उनीहरूलाई के हुन्छ भने ओहो मतलब एउटा इम्प्रेसन तुरुन्तै एउटा इम्प्रेसन दिन सक्छ र अर्को कुरा मैले काहीँ मेरो इन्टरभ्यूमा मैले भनेको थिएँ मुक्तक भनेको गागरमा सागर भर्ने कला हो त्यो मात्र त्यस्तै त्यो मात्रै होइन आज मुक्त के भन्छ भने मुक्तक आफूभित्र महाकाव्य अटाउने अटाहस गर्न चाहन्छ प्रयास गर्छ त्यो मात्र के भने प्रष्टाको सृजना सामर्थ्यमा भर पर्ने कुरा हो त्यस कारण यति सानोमा धेरै कुरा भन्न सकिने यति मिठो यति पछिल्लो यति र आजको व्यस्त मानिसलाई फेरि छोटो समयमा एउटा सबै हतारमा छन् त्यहाँदेखि छोटो मिठो चिजमा तपाईँलाई रुचि हुन्छ प्रस्तावदेखि र सुन्ने श्रोता सम्पूर्णलाई चाहिँ यसले एउटा छाप दिन्छ एउटा अमिर छाप दिन्छ त्यस कारणले नै यो मुक्क प्रतिको आकर्षण हामी सबैको हो र मेरो पनि हो कार्यक्रमभरि मौका जुराएर पक्कै तपाईँसँग म कुराकानी गर्नेछु आज पनि तपाईँका अब दुईवटा मुक्तक हामी सुन्नेछौँ दुईवटा मुक्तक सुनाउन सर एउटा त म अघि प्रतिनिधि ऊ जस्तै धेरैले रुचाएको म त्यही सल्याएर राख्न चाहन्छु हजुर हुन्छ फुल प्रसाद हातमा लिए तीर्थ जान मन